thank you 么？ तपाईँको रेडियो तपाईँको आवाज रेडियो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी सधैँ उपस्थित भइसकेको छु मलाई प्रविधि सुमिसनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर डब्लु डब्लु डब्लु डट भिजन डट कम डट एनपी लगअन गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक माला हरेक आइतबार दस बजीको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने गर्छ हामी कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त करपहरू राख्ने गर्छौँ बेला बेला मुक्तकारहरूसँगको कुराकानी तपाईँहरू समक्ष राख्ने गर्छौँ र मुक्तकसँग सम्बन्धित रहेर हरेक गतिविधिहरू तपाईँहरू समक्ष राख्ने गर्छौँ आजको कार्यक्रम मुक्तक मालामा मसँग श्रोता गत हप्ता चाहिँ मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाको आठौँ अङ्क छ मलाई केही अङ्क प्राप्त भएको मैले पहिले नै जानकारी गराइसकेको थिएँ तपाईँलाई मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाको आठौँ अङ्कबाट केही मुक्त गरपहरू कार्यक्रमको सुरुवातमा लिनेछु तत्पश्चात तपाईँले नै मायाले स्नेहले मुक्तक माला एट द रेट जिमेल डट कम तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा राख्नुभएका मुक्त करपहरू पठाउनुभएका मुक्त करपहरू म आलो पालो लिनेछु रेडियोभिजन एकानब्बे दशमलव छ मेगा सँगै रहनुहोला मुक्तक माला सुन्दै रहोला अनेक कुरा सिकाउँछन् यहाँ सपनाले पनि अनेक कुरा सिकाउँछन् यहाँ सपनाले पनि केही न केही शिक्षा दिन्छन् यी घटनाले पनि आफूभित्रको आफैलाई नै चिन्न त पाइन्छ कहिलेकाहीँ आफ्नै सन्निकट रहनाले पनि यो मिठो मुक्तक मुक्तकार खगेन्द्र गिरीको पिलाजीको नेपालगञ्ज उहाँको घर हो मुक्तकार खगेन्द्र गिरी कोपिलाजीका मुक्त खरपहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तको सिलसिला सुरु गरेँ यो मुक्तक मैले मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाको आठौँ अङ्कबाट लिएको हुँ अबको केही समय म यही त्रैमासिक पत्रिकाभित्रबाट मुक्तक लिनेछु जसको सम्पादक मानिसा केसीजी हुनुहुन्छ मुक्तकार निसा केसीसी उहाँले नै हामीलाई यो त्रैमासिक पत्रिका उपलब्ध गराउनु भएको हो म ढिला नगरी मुक्तक वाचन गर्छु अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ बत्री भिकारीजी हिजो पछि आज हनुमान सबै राम भए हिजो पछि आज हनुमान सबै राम भए नेताजीका खल्तीका भटमास पनि बदाम भए हुने गए नहुने भए खै के भनौँ भनौँ मित्र उज्यालोको निम्ति लड्नेहरू यति चाँडै बदनाम भए ओहो हो हो यो मुक्तक मुक्तकार बद्री विकारीजीको इटहरी सुनसरी उहाँको घर हो मुक्तकार बद्री विकारीजी बडो मिठो मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ सानो शर्माजीको कसैले हेला गर्दैमा कमजोर म हुने छैन कसैले हेला गर्दैमा कमजोर म हुने छैन नबुझेर जति रोएँ अब कहिले रुने छैन रिस खाए आफू बुद्धि खाए अरू भन्छन् रिस र आगो उस्तै हो भुलेर आगो सुने छैन मुक्तकार सानो शर्माजीको यो मुक्त काठमाडौँ बाफल सोल्टी दोबाटो उहाँको घर हो अर्को मुक्तक छ उहाँसँग मुक्तकार हुनुहुन्छ दिल्ली प्रसाद सत्कुली डिपिजी साथी हो जुन देशमा श्रमिकहरूको मूल्याङ्कन उचित हुन्छ साथी हो जुन देशमा श्रमिकहरूको मूल्याङ्कन उचित हुन्छ बुझौँ र मानौँ पक्कै पनि ती देश र जनताको हित हुन्छ यो जन्मभूमिलाई काँधमा बोक्ने कर्मठ युवा वर्ग भएदेखि पाँच औँला मिली मुठी हुन्छ र त यो रेखा सुरक्षित हुन्छ यो मुक्तक मुक्तकार दिल्ली प्रसाद सतकुली डिपिजीको ज्वालामुखी गाउँपालिका धादिङ उहाँको घर हो मुक्तक मालाको सुरुवाती अङ्कहरूमा उहाँका मुक्त गर्भहरू कार्यक्रममा नियमित रूपमा वाचन गर्ने मौका मलाई चुरिरहन्थ्यो उहाँले मायाले स्नेहले मुक्तक पठाउँदै गर्नुहुन्थ्यो हिजो आज कता हराउनु भएको नि अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग दीपक समीपजीले लेख्नुभएको मुक्तक रहेको छ पोखरा कास्की उहाँको घर हो मुक्तकार दीपक समीपजीको मुक्तक म राख्नेछु कविताजी तयारी अवस्थामा हुनुहुन्छ तपाईँहरू समक्ष गीत राख्नको लागि र कविताजीले यो समयमा प्रदीप राज पाण्डेजीको आवाजमा रहेको रमेश कोइरालाजीले लेख्नुभएको सुशील विश्वकर्माजीले सङ्गीतबद्ध गर्नुभएको गीत तयारी अवस्थामा राखेको छु है भन्दै इसारा गर्दै हुनुहुन्छ हामी मुक्तकार दीपक समीपजीलाई सुनौँ कविताजीले तपाईँलाई मिठो गीत सुनाउनुहुनेछ वैंश त यस्तो होस् तिमीसँग फुलले सापट मागोस् वैँस त यस्तो होस् तिमीसँग फुलले सापट मागोस् पूर्णिमाको जुन पनि लाजमानी टाढा कतै भागोस् छौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन् सोचे मैले नै सोच्न हुने नहुने लागे बरु पापै लागोस् लागे मलाई तिमी सँगै बात लागो लागे मलाई तिमी सँगै बात लागो माया बाहेक चाहिन्न माया बाहेक चाहिन्न तिम्रो सुन्ने हात लागोस् हो बरु सुन्ने हात लागोस् लागे मलाई तिमीसँगै बात लागो कति हो माया भावनामा बस्ने गर्छ एकान्त र टाढा हुँदा मुटुभित्र चल्ने गर्छ अनुभूति हो माया भावनामा बस्ने गर्छ एकान्त र टाढा हुँदा मुटुभित्र चल्ने गर्छ छोडी सत्य तिम्रै पाप लागोस् छोडी कतै जान्न सत्य तिम्रै पाप लागोस् तिम्रै पाप लागोस् धोका भए तिम्रै नै श्राप लागोस् धोका भए तिम्रै नै श्राप लागोस् माया बाहेक चाहिन्न माया बाहेक चाहिन्न बरु सुने हात लागो हो बरु सुने हात लागो लागे मलाई तिमीसँगै बात लागो सम्हालेर राखे माया जुनी जुनी अमर हुन्छ बिर्सिदिए काँडा बने छातीभित्र सधैँ रहन्छ सम्हालेर राखे माया जुनी जुनी अमर हुन्छ बिर्सिदिए काँडा बने छातीभित्र सधैँ रहन्छ दुःख कहिले दिन्न कसम तिम्रै चोट लागोस् दुःख कहिले दिन्न कसम तिम्रै चोट लागोस् तिम्रै चोट लागोस् दोषी भए तिमी सँगै खोट लागोस् दोषी भए तिमी सँगै खोट लागोस् माया बाहेक चाहिन्न माया बाहेक चाहिन्न बरु सुने हात लागो, ओ बरु सुने हात लागोस् पोखरा कास्कीका मुक्तकार दीपक समीपजीको मुक्त श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो बिच एकानब्बे दशमलव छ मेगा सुन्दै हुनुहुन्छ यो समयमा कार्यक्रम मुक्तक माला प्रसारण भइरहेको छ मुक्तक मालाको यो वसाईमा म अहिले मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाबाट मुक्तक लिइरहेको छु अब के मुक्तक यसै पत्रिकाभित्रबाट म राख्नेछु पुनः तत्पश्चात तपाईँले नै पठाउनुभएका मुक्त खराबहरू लिन्छु अहिले भने मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाभित्रबाटै केही मुक्तक सुनौ श्रोता जसै मबाट तिम्रो दिल दूर हुनेछ जसै मबाट तिम्रो दिल दूर हुनेछ बिर्सनलाई मन यो मजबुर हुनेछ तिमीले नै सधैँभरि साथ दियो भने मरुभूमिमै बस्न पनि मन्जुर हुनेछ आहा यो प्रेमिल मुक्तक मुक्तकार लीलाराज दाहालसीको बागमती एघार कर्मैया सरलाई उहाँको घर हो मुक्तकार लीलाराज दाहाल यिनी मिठा मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रुबिना राणा मगर्जीको यता गरिबीले उता बेरोजगारीले सतायो यता गरिबीले उता बेरोजगारीले सतायो चारैतिर अन्याय र अत्याचारीले सतायो देश कोक्रो भएको यही कारणले गर्दा हो नेताहरूको सहमति र समझदारीले सतायो यो मुक्तक मुक्तकार रुबिना राणा मगर्जीको ललितपुर बोट उहाँको घर हो यो मुक्तक पनि मैले मुक्तक सागरबाट नै लिएँ अर्को मुक्तक छ मसँग क्षितिज श्रेष्ठजीको नरोपेको बीज पनि अक्सर टुसाउन सक्छ नरोपेको बीच पनि अक्सर टुसाउन सक्छ यहाँ नगरेको गल्तीले पनि दोष आउन सक्छ चोरलाई रोक्न नसकिए पनि लगाउनुहोस् ताला नभई इमान्दारीको इमान डगमगाउन सक्छ यो कचपको मुक्तक मुक्तकार क्षितिज श्रेष्ठजीको पाटन ललितपुर उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ रेहित सैजुजी कतै आगो भनेको छु कतै पानी भनेको छु कतै आगो भनेको छु कतै पानी भनेको छु पटक पटक डढेर कोइला खरानी भनेको छु अझै गोप्य कुरा कति छन् कति यहाँनिर तर जिन्दगीमा पागल जानी जानी भनेको छु रोहित सैजुजी रामी छाप उहाँको घर हो अर्को मुक्तक छ उहाँसँग मुक्तकार हुनुहुन्छ जमुना पौड्यालजी न त तारा मागेँ मैले न त जुन मागेँ न त तारा मागेँ मैले न त जुन मागेँ न त मैले तिमीसँग चाँदी सुन मागे पैसा लाग्छ जस्तो गर्छौ एकै शब्द बोल्न दया गर केही भनी न त गुन मागेँ मुक्तकार जमुना पौडेलजीको यो मुक्तक विराटनगर उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ गौतम सरोवरजी अछाम उहाँको घर हो मसँग गौतम सरोवरजीको मुक्तक साथैमा हुँदा कविता श्रेष्ठजीसँग मनिला सोताङजीले गाउनुभएको धावा पाखरिनजीले लेख्नुभएको उदय सोताङजीले सङ्गीत पत्ता गर्नुभएको गीत रहेको छ म गौतम सरोवरजीको मुक्तक राख्छु सँगसँगै गीत प्रविधि समिसनबाट तपाईँहरू समक्ष राख्नुहुनेछ हर्ष खुसी पीडाको नाउँ देखिँदैन हर्ष खुसी पीडाको नाउँ देखिँदैन चाह मनको भेटिने ठाउँ देखिँदैन हृदयमा सन्चो हुन्न कहिल्यै पनि दुख्छ मुटु हमेसा घाउ देखिँदैन मिठो गीत रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा सुन्नुभयो मुक्तक माला सुन्दै हुनुहुन्छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा कार्यक्रमको सुरुवातमा मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाको आठौँ अङ्कबाट केही मुक्त खरबहरू मैले राखेँ अब नि श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू कार्यक्रममा म लिन्छु तपाईँले हामीलाई मुक्तक माला एट द रेट जिमेल डट कममा मुक्तक मेल गर्नुभएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ अब भने म मुक्तक तपाईँकै आलो पालो लिन चाहन्छु साहित्य लेख्नको लागि पनि पहल हुनुपर्छ साहित्य लेख्नको लागि पनि पहल हुनुपर्छ भावनामा डुबेर पसिना खलखल हुनुपर्छ अनि बल्ल ठहरै पार्ने शब्दहरू फुर्न थाल्छन् कि त आफ्नै मान्छेबाट ठुलो छल हुनुपर्छ यसो भन्दै हुनुहुन्छ मुक्तकार उमेश भट्टराईजी खोटाङ्गी ऐसेलु खर्क गाउँपालिका छ ज्यामिरे नेपाली उहाँको घर हो हाल दोहा कतारमा हुनुहुन्छ उमेश भट्टराई खोटाङ्गीजी दोहा कतारबाट नियमित रूपमा यसरी नै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक मसँग भट्टराई बन्धुजीकै रहेको छ एकराज भट्टराईजीको उहाँको घर भने मोरङ हो म बाँदर अनि तिमी चाहिँ मदारी यस्तो त हुने नै भयो नि म बाँदर अनि तिमी चाहिँ मदारी यस्तो त हुने नै भयो नि तिम्रो लागि असल आज्ञाकारी यस्तो त हुने नै भयो नि खुन पसिना गरी कमाएको पानी सरी उडाउन पाएपछि तिमी लखपति अनि म भिकारी यस्तो त हुने नै भयो नि एकराज भट्टराईजी मोरङबाट नियमित रूपमा उहाँ पनि आउँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ शैलेन्द्र रिमालजी विदुर तिन उहाँको ढुवाको घर हो बिच बाटोमै अलपत्र पारिए रुन मन लाग्यो बीच बाटोमै अलपत्र पारी रुन मन लाग्यो माछालाई चाहिँ ढुङ्गामा पछारी रुन मन लाग्यो कारवाला रोजी उसले मलाई गुनासो थिएन भनेर गइसे मलाई भिकारी रुन मन लाग्यो यसरी रुन मन गर्दै हुनुहुन्छ मुक्तकार शैलेन्द्र रिमालजी मुक्तकमा हजुर नुवाकोट उहाँको घर हो सम्भवतः पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अर्को मुक्त छ मसँग श्रोता किरण महजीको मकवानपुर उहाँको घर हो देशैभरिकाले गरिरहँदा हाई हाई गर्व लागेको होला देशैभरिकाले गरिरहँदा हाई हाई गर्व लागेको होला अर्थ बुझ्नेहरूले दिइरहँदा बधाई गर्व लागेको होला सिमानामा खटिएको छोरो देशको खातिर सहिद भयो खुसी त के लाग्थ्यो र आमालाई गर्व लागेको होला किरण महतजी मकवानपुरबाट मुक्तकमालाको व्यवसायमा यसरी आउनुभयो अर्को मुक्तक छ मसँग रत्नापुन मगरजीको रुकुम पश्चिम उहाँको घर हो हामी सँगै गीत पनि सुन्नेछौँ मसँग यो समयमा प्रकाश श्रेष्ठजीले गाउनुभएको गीत रहेको छ रत्नापुन पुन मगर्जीको मुक्तक म राख्छु सँगसँगै गीत प्रविधि संयोजनबाट तपाईँहरू समक्ष कविताजीले राख्नुहुन्छ मुक्तक सुनौँ हामी रत्नापुन पुन मगर्जीको सफल भइन्छ एक दिन कोसिस गर्नुपर्छ सफल भइन्छ एक दिन कोसिस गर्नुपर्छ मान्दै नमानी कठिन कोसिस गर्नुपर्छ असफलता नै सफलता हो हरेस नखानु भएर छन् तल्लिन कोसिस गर्नुपर्छ सकेको छौ भने मोती नफल टिपिन टिपिन फल्छ गहिराईमा डुब्दैन डुबा डुबिसकेको छौ भने मोती न टिपिन फल्छ मोती न का फल्छ गहिराईमा नब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तक माला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल पन्छिएर होइन गहिरेर जाऊ जीवनलाई बुझ्ने रहर छ भने मान्छे रहेन गहिरेर जाओ जीवनलाई बुझ्ने रहर छ भने कि त लुकेर बासा मृत्यु कुरेर कि त लुकेर बासा मृत्यु कुरेर समस्याहरूसँग गर्छ भने तमसाहरूसँग डल्छ भने गहिराईमा डुब्दैन डुबा डुबिसकेको छौ भने मोती न टिपी न फल्का मोती न टिपी न फल्का गहिराईमा रत्ना पुन मगर्जीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँहरू समक्ष राखेँ मुक्तकमाला श्रोता तपाईँ सुन्दै हुनुहुन्छ रेडियो भिजनमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू आलो फालो लिइरहेको छु कक्षा कोठामा मानेर झमेला गोठालो हिँडियो कक्षा कोठामा मानेर झमेला गोठालो हिँडियो गरेर शिक्षालाई झनै हेला गोठालो हिँडियो बाले लाख कोसिस गर्दा पनि पढाउन लेखाउन अहिले लाग्छ पछुतो बेला गोठालो हिँडियो पुष्प चयडा छेत्रीजीको श्रोता यो मुक्तक धनगढी कैलाली उहाँको घर हो मुक्तक मिठ मिठोसँगले लेखेर हामीलाई पठाउँदै गर्नुहुन्छ मुक्तक मिठो लेख्नुहुन्छ पुष्प छोइडा छेत्रीजी धनगढी कैलालीबाट यो माया यसरी नै रहिरहोस् मुक्तक मालाको आगामी कयौँ अङ्कसम्म अर्को मुक्तक म लिइहाल्छु मसँग मुक्तक छ लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो काँडा छै खोर्नेहरूसँग के कुरा गर्नु काँडा चाहिँ कोर्नेहरूसँग के कुरा गर्नु यो हृदय फोर्नेसँग के कुरा गर्नु अर्ती दिँदा पनि मात्र मुख दुख्ने हो झिङ्गार निचोर्नेहरूसँग के कुरा गर्नु लक्ष्मी स्मृतिजी विराटनगर पाँचबाट मुक्तक उहाँको कसिलो हुन्छ अर्को मुक्तक म लिन्छु सुषमा पुन मगर स्मृतिजीको मुक्तक मसँग रहेको छ मनमा लागेको जिज्ञासा टर्नुमा नि राखौँ अब मनमा लागेको जिज्ञासा टर्नुमा नि राखौँ अब कडाभन्दा कडा सजाय दिने नियम बाँधौँ अब बाल विवाह मुक्त बनाऊ एकजुट भई हामी सबैले घर परिवार गाउँ समाजले आवाज उठाउँ अब सुषमा पुन मगर स्मृतिजी हजुरहरूको पश्चिमबाट हामीहरू समक्ष आउनुभयो यसरी अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ मोहन सिंह घरती मगरजी रङहरूको पर्व होलीको पावन अवसरमा रेडियो भिजन अनि मुक्तकमाला परिवार र विशेष गरी प्रिय मित्र मदन भण्डारीजीलाई मङ्गलमय शुभकामना समर्पण गर्दै यो होली विशेष मुक्त प्रेषित गर्ने अनुमति चाहन्छु भन्नुभएको छ ढिला भयौँ हामी तर पनि शुभकामना तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँलाई म मुक्तक मोहन सिंह घरती मगर्जीको राख्छु अबको क्रममा बाँडेर सद्भाव बाँडेर हर्ष मनाउन है हजुर बाँडेर सद्भाव बाँडेर हर्ष मनाउन है हजुर मिलेर सबै जाति र वर्ग मनाउन है हजुर रिसराग भोलि सातरङ्ग घोली आपसमा दलेर रमाएर सबै रङ्गको पर्व मनाउन है हजुर त्यसै गरी अम्बिका खरेल उप्रेतीजीले विराटनगरबाट हामीलाई शुभकामना व्यक्त गर्दै मुक्तकमा भन्नुहुन्छ बसन्तको किलो ठोकी आयो हाम्रो होली पर्व बसन्तको किलो ठोकी आयो हाम्रो होली पर्व उमङ्ग र उत्साह बोकी आयो हाम्रो होली पर्व खुसियाली मनाउँदै आत्मीयता जनाउँदै प्रकृतिलाई पनि रोकी आयो हाम्रो होली पर्व अम्बिका खरेल उप्रेतीजी पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अब भने श्रोता हामी पुनः अर्को एउटा गीत सुनौ मसँग भास्कर रावल प्रेमीजीको मुक्तक रहेको छ अर्ग खाँची पाणिनी गाउँपालिका दुई उहाँको घर हो यो समयमा हामीसँग भने गीत रहेको छ श्याम सुन्दरजीको म मुक्तक तपाईँहरू समक्ष भास्कर रावल प्रेमीजीको राख्न चाहन्छु सँगै हामी गीत सुन्नेछौँ मायामा सानो जात ठुलो जात तोक्छौ भने मायामा सानो जात ठुलो जात तोक्छौ भने प्रिय तिमीले पनि मेरो औकात खोज्छौ भने जोगी पनि खरानी बस्छु बरु कुमार नै बस्छु मैले तिमीलाई मन पराउँदैमा गल्ती सोच्छौ तिमीलाई चाहनु मैले मेरो भुल हो भने तिमीलाई आफ्नो भन्नु मेरो दोष हो भने मलाई माफ गर मलाई माफ गर मलाई माफ गर मलाई माफ गर तिमीलाई चाहनु मैले मेरो भुल हो भने तिमीलाई आफ्नो भन्नु मेरो दोष हो भने भास्कर रावल प्रेमीजीको मुक्तक सँगसँगै हामीले यो गीत सुन्यौँ श्रोता आजलाई भने मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै मुक्तक मालामा तपाईँहरूले पठाउनुभएका अझ धेरै मुक्तक मसँग सुरक्षित छन् यो पाला तपाईँको मुक्तक मैले राख्न सकिनँ क्षमा चाहन्छु अर्को पाला तपाईँका मुक्त हरफहरू कार्यक्रममा पक्कै जोड्नेछु हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने मुक्तक माला एट द रेट जिमेल डट कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन मण्डारी जाँदा जाँदै अस्मिता अधिकारीजीको आवाजमा रहेको रवि मल्लजीले लेख्नुभएको विराट कणेरियाजीको कम्पोजमा रहेको यो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्री मेरो सिरारी